बुलबुल एउटा इरानी चरा बुलबुल थाहा छैन कहाँ गएर इन्क्लाभ राख्छु थाहा छैन कहाँ गएर इन्क्लाब राख्छु सम्झेर पनि तिमीलाई बिर्सिने भाव राख्छु जिन्दगीमा के पाएँ र गुमाएँ थाहा छैन जिन्दगीमा के पाएँ र गुमाएँ थाहा छैन तीन घण्टाको परीक्षा दिन्छु र किताब राख्छु सम्झेर पनि तिमीलाई बिर्सिने भाव राख्छु लाग्छ म बकडेहरूको सहरमा छु लाग्छ म बकडेहरूको सहरमा छु हरेक लासहरू गनेर हिसाब राख्छु सम्झेर पनि तिमीलाई बिर्सिने भाव राख्छु एउटा सुन्दर अभिनय गर्न मुस्कुराउनु छ एउटा सुन्दर अभिनय गर्न मुस्कुराउनु छ म आफ्नै दिलमा भने सधैँ नकाब राख्छु थाहा छैन कहाँ गएर इन्क्लाब राख्छु सम्झेर पनि तिमीलाई बिर्सिने भाव राख्छु बाँकी कोहलपुरका गजलकार डाक्टर देवेन्द्र आचार्यको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तुता अच्युत किमेरी बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभरात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म जसको गजलबाट मैले कार्यक्रम शुरूआत गरे डाक्टर देवेन्द्र आचार्य उहाँलाई लिएर आइपुगेको छु उहाँसँगको कुराकानी र उहाँका गजलहरू आजको बुलबुलमा रहनेछन् देवेन्द्रजी तपाईँलाई स्वागत छ धन्यवाद तपाईँ मेडिकलको विद्यार्थी गजल लेख्नुहुन्छ धेरै अगाडिदेखि लेख्नुहुन्छ है हजुर कति भयो लेख्न थाल्नुभएको मैले बैसठी त्रिसठी ताका लेख्न थालेको हजुर अब त बाह्र तेह्र वर्ष भयो हजुर बैसठी त्रिसठीमा के गर्दै हुनुहुन्थ्यो तपाईँ बैसठी त्रिसठीमा म एट नाइनमा पढ्थेँ आठ नौमा पढ्ने बेलाबाट नै साहित्यतिर अलि लगाव थियो धेरै नै मैले जानी नजानी होस् आफूले सक्दो प्रयास गर्थेँ लेख्ने त्यो लेख्दै जाँदाखेरि अब ए उज्यालो बुलबुल कार्यक्रमहरू अरू दाईहरूसँगको गजल सङ्ग्रहहरू पढ्थेँ त्यसरी चाहिँ लेख्ने एकदम त्यो कुराहरूले लेख्न एकदमै उत्प्रेरणा जाग्यो र मैले लेख्न सुरु गरेँ त्यति बेलै गर्दा अनि तपाईँको त्यो विभिन्न त्यतातिर हुने कार्यक्रमहरूमा सहभागिता भएको बेलामा गजलहरू सुनाउँदा ओर्दा कसैले केही राम्रो अथवा नराम्रो प्रतिक्रियाहरू दिइसके पछाडि आफूलाई सजिलो हुँदै गयो कि के भयो मैले अब म म प्रायः जसो अब मेरो अध्ययनको सिलसिलामा नै व्यस्त भएँ बाहिर बाहिर बस्नु पऱ्यो पराय दाईहरूसँग पराय त्यो एउटा सर्कलसँग त्यो समूहहरूसँग अलिक भेटघाट अलिक कमै हुन्थ्यो म अब आठ नौ दस एघार बाह्रसम्म चाहिँ मेरो अब भेटघाटै भएन म लेख्थेँ लेखिरहेको थिएँ अब यही रेडियो प्रोग्रामहरू सुनेको भरमा आफूलाई जे मनमा हुन्छ त्यसको भरमा लेख्थेँ त्यस्तो भेटघाट हुने संजोगै मिलेन जब म अब मेरो अहिले यो एमबिबिएस पढ्ने क्रममा जब म आफ्नै आफ्नो ठाउँमा गिरियाथलो कोलपुरमा बस्ने बसेँ त्यहाँ आइसकेपछि अनि दाईहरूसँग अब जस्तो मलाई सुरुमा गजल लेख्न उत्प्रेरणा दिने मलाई गाइड गर्ने यसरी लेख्नुपर्छ भनेर सिकाउने चाहिँ देवेकी निरौला आन्टी हुनुहुन्छ मेरो साथीको मम्मी हुनुहुन्छ अग्रज गजलकार हुनुहुन्छ उद्घोष गजल सङ्ग्रह पनि निकालिसक्नुभएको छ उहाँले हो अनि त्यसपछि मलाई कपिल दाईले सुरुवाती दिनमा एकदम उत्प्रेरणा दिइराख्नुहुन्थ्यो यसरी लेख यसरी लेख यसरी लेख्ने हो हामीले यो विधि यो एउटा यो यो क्राइटेरियामा भएर लेख्ने हो भनेर कपिल दाईले मलाई उत्प्रेरणा दिइराख्नुहुन्थ्यो हेमप्रकाश मन्जिलजी अहिले जुम्लामा हुनुहुन्छ हेमप्रकाश मन्जिलजी हुकुम धर्कन केशव निमेश हाम्रो महानन्द ढकाल सर हाम्रो सम्पूर्ण एउटा पूर्णिमा साहित्यिक प्रतिष्ठान कोलपुरमा रहेको पूर्णिमाको टिमसँग म आबद्ध भएँ त्यो टिमको सबैले मलाई इन्करेज गरिराख्नुहुन्थ्यो पोजिटिभली जहिले पनि इन्करेज गर्नुहुन्थ्यो एउटा गजल तपाईँको आवाजमा सुनौ त्यस पछाडि अनि हामी अरू यो कुराकानीको क्रमलाई जोड्छु फुल हो फुल हो काँडा भनी जनाउँछन् र जान्छन् फुल हो फुल हो काँडा भनी जनाउँछन् र जान्छन् जिन्दगीमा आउनेहरू जिन्दगी बनाउँछन् र जान्छन् फूल हो काँडा भनी जनाउँछन् र जान्छन् मेरो जिन्दगीमा आउनेहरू जिन्दगी बनाउँछन् र जान्छन् मेरा मेरा आफन्त जस्तै बनेका छन् तिम्रा यादहरू मेरा मेरा आफन्त मेरा आफन्त जस्तै बनेका छन् तिम्रा यादहरू आउँछन् आउँछन् निकै बेर जलाउँछन् र जान्छन् आउनेहरू जिन्दगी बनाउँछन् र जान्छन् घर बगायो घर बगायो बाबु मरे र आमाले छारिन् घर बगायो घर बगायो बाबु मरे र आमाले छारिन् पत्रकार त्यही कुरा चलाउँछन् र जान्छन् आउनेहरू जिन्दगी बनाउँछन् र जान्छन् अन्तिम शेरमा छु मान्छेको मान्छेको के दुश्मनी थियो सधैँदेखि यो लाससँग मान्छेको मान्छेको के दुश्मनी थियो सधैँदेखि यो लाससँग मलामी आएर आगो सल्काउँछन् र जान्छन् मान्छेको के दुश्मनी थियो सधैँदेखि यो लाससँग मलामी आएर आगो सल्काउँछन् र जान्छन् फुल हो काना भनी जनाउँछन् र जान्छन् मेरो जिन्दगीमा आउनेहरू जिन्दगी बनाउँछन् र जान्छन् राम्रो गजल अब म अलिअलि तपाईँसँग गजल र अनि मेडिकलका कुराहरू सँगसँगै जोडेर लान्छु गजल र मेडिकल बाहेक तपाईँ अरू के के सेक्टरमा हुनुहुन्छ समाजसेवाका केही पाटाहरू छन् कि अथवा अरू कुनै एङ्गलमा केही गर्नुहुन्छ कि म पहिला चाहिँ मैले म मार्सल आर्टको पहिला सुरुमा भन्दाखेरि त अब एउटा विद्यार्थी त छँदैछ अहिलेको परिस्थितिमा पढ्ने त आफ्नो त्यो पेसै भइहाल्यो पढ्ने काम त्यसपछि म दुई हजार बैसठी त्रिसठी ताका मैले पैँसठी छैसठीसम्म म मार्सल आर्टको प्रशिक्षक पनि हो टेक्वान्डो खेलाडी पनि हो र म एउटा टेक्वान्डो रेफ्री पनि थिएँ मैले टेक्वान्डोको प्रशिक्षकको रूपमा तिस चालिस पचासजना केटाकेटीलाई मैले दैनिक रूपमा प्रशिक्षण गराउँथेँ त्यसले गर्दा आफूमा नेतृत्व विकासको क्षमता भयो राम्रो भयो त्यसपछि अनि मैले एक दुई वर्ष यस्तै ग्यार बाह्र पढ्ने बेलामा एक दुई वर्ष जीवन बिमा कम्पनीमा पनि यसै काम गरेँ त्यसपछि चाहिँ म अब त्यो सँगसँगै अनि त्यसपछि अलिअलि अब अलिकति राजनीतितिर पनि अलि इन्ट्रेस्ट राजनीति समाजसेवातिर पनि अलि इन्ट्रेस्ट अनि त्यो हुनाले एक दुई वर्ष अलिकति पोलिटिक्स सम्बन्धी पनि अलिक चासो राखेँ अनि त्यसपछि चाहिँ म अब यता यो आफ्नो पेसामा ठ्याक्क एमबिबिएसमा जोडिएँ जोडिएपछि अनि अब यो सँगसँगै अब जोडिँदाखेरि दाईहरूसँग सबैसँग सङ्गत भयो त्यस त्यसपछि मैले कलम चलाउन थालेँ गजल त पहिलेदेखि लेख्थेँ त्यसपछि कविता कथाहरू क्रमशः लेख्दै गएँ अब अहिलेलाई भन्नुपर्दाखेरि म विशुद्ध एउटा चिकित्सकको रूपमा एउटा डाक्टरको रूपमा कार्यरत छु मजासँग आफ्नो परिचय बुझाइदिनु भयो तपाईँको मैले उमेरबाट सुरु गर्छु है अब कति वर्षको हुनुभयो म मेरो मिति जन्ममिति चाहिँ दुई हजार अडचालिस साल हो त्यसरी हेर्दा म अठाइस वर्ष अब असोजमा पुरा पुग्छु वर्ष नौ गते होइन त अठाइस वर्षसम्म पुग्दाखेरि तपाईँले मार्सल आर्ट सक्नुभयो एउटा होइन मार्सल आर्टमा के के सम्बन्ध जानुभयो मार्सल आर्टको स्टेप हुन्छ म थ्री डनसम्म लएँ थ्री डन त्यो भनेको धेरै हो त्यो भनेको अब हाम्रो यो पढाइको लेभल हेरौँ भनेपछि ब्याचलर लेभल हो भनौँ त्यहाँसम्म पुगियो हजुर मास्टर्स गर्थे किन नगर्नु मास्टर अब यो मेरो यो यता यो एमबिबिएस पढाइले गर्दाखेरि अब अलि समय दिन अब त एमबिबिएस सकेर तपाईँले लाइसेन्स प्राप्त डक्टर पनि भइसक्नु भयो भइसक्यो होइन अब दिने हो कि मास्टर गर्ने कि त्यसमा <laughs> होइन अब अब त्यो अलिकति आफूलाई फिजिकल फिटनेस पनि राख्नुपर्छ अब अलिकति प्र्याक्टिस गरेर दिने सोचिरहेको छु कमसेकम त्यो त्यहाँ अब ब्याचलरसम्म छु थर्ड हो फोर्थ दन लिएर मास्टर डिग्री सकौँ भन्ने उद्देश्य छ अब हेरौँ सर अब मास्टर डिग्री भनिरहँदा मेडिकलको कि मार्सल आर्टको मार्सल आर्टको मास्टर डिग्री अब यो त्यो भनेको कुन डन हुन्छ फेरि त्यो भनेको फोर डन हुन्छ फोर डन हुन्छ तपाईँ थ्री डनसम्म भइसक्नु भएको छ मार्सल आर्ट मान्छेको लागि कतिको आवश्यक हुन्छ के कारणले आवश्यक हुन्छ अहिले त तपाईँको अहिले अहिलेको परिस्थितिमा भन्दाखेरि मार्सल आर्ट अति नै आवश्यक हो किनकि मान्छेले आफूले आफूलाई स्वस्थ राख्नको लागि पनि हो हामी हाम्रो यो हाम्रो इमेल इन्टरनेट यो फेसबुक इत्यादिले गर्दा हाम्रो दैनिक लाइफ एकदमै ध्वस्त छ हाम्रो दैनिकी हामी चाहिँ एकदम इलेक्ट्रिकल बेस भइसक्यो हाम्रो लाइफ सिस्टम नै टेक्नोलोजी बेस भइसक्यो अब सबै कामहरू गुगलमै हुन थालिसक्यो त्यो हुनाले आफूले आफूलाई बिजी राख्न र आफ्नो फिटनेस राख्न पनि मार्सल आर्ट अनिवार्य हो र पछिल्लो क्रममा जस्तो अब यो महिलाहरू चेलीबेटीहरू विरुद्ध जसरी निर्मला हत्याकाण्ड भयो त्यस्तै देशमा विभिन्न बलात्कार केसहरू भयो यसले गर्दा पनि पुरुषलाई त छँदैछ महिलालाई चाहिँ मार्सल आर्ट उसले कमसेकम आफ्नो डिफेन्स त गर्न सक्छ नि त्यतिसम्म चाहिँ एकदमै अनिवार्य छ जस्तो लाग्छ मलाई मतलब डिफेन्सको लागि पनि राम्रो चिज हो भन्ने कुरा स्वस्थ त छँदैछ प्लस त्यो आफ्नो डिफेन्स त्यसमा के त्यो हात खुट्टाका हाउभाउ चालहरू हुन्छन् रक्षात्मक उसको लागि रक्षात्मक होइन हामीले त खेलेको देख्छौँ तर त्यसको टेक्निकल भित्री कुरा थाहा हुन्न टेक्निकल हुन्छ अब जस्तो कस्तो बेलामा कुन परिस्थितिमा कसरी जस्तो कसैले जाइ लाग्यो अथवा कुनै परिस्थितिमा आफ्नो डिफेन्स कसरी गर्ने त अब जस्तो कसैले हतियार चलायो कसैले हात चलाउला खुट्टाले हान्ला आफ्नो डिफेन्स कसरी गर्ने आफू कसरी बज्ने र आफूले आफूलाई कसरी फिटनेस राख्ने भन्ने डिफेन्सकी कुराहरू हुन्छन् अब आत्मरक्षा कुराहरू हुन्छन् यसको राम्रो कला सिकिसकेपछि एउटा निर्बल मान्छे पनि बलियो हुनसक्छ हुनसक्छ हुन्छ हुन्छ नि हुन्छ आजभन्दा चार पाँच वर्ष अगाडि म पनि त्यो एकदम क्यापेबल सोच्थेँ आफूले आफूलाई केही पऱ्यो भने तिन चारजना त यतिको पनि ढालिन्छ चार पाँचजना भन्ने आँट क्षमता आउँथ्यो कि त्यतिखेर म जुन फिटनेस थिएँ नि त्यतिखेर अब अहिले त अब बिस्तारै अब आफ्नो पढाइमै व्यस्त भयो अब सकिन्छ त <laughs> अहिले पनि एक दुईजना चाहिँ आँट्छु आउँछ आँट त्यस्तो कन्फिडेन्ट दिन्छ आउँछ किनकि अब अहिले मैले नभ्याएर हो तपाईँ कति कक्षामा पढ्दाखेरि सुरु गर्नुभएको थियो मैले त मैले फाइभ क्लासबाट सुरु गरेको फाइभ क्लासदेखि सुरु गर्नुभयो कहिले एमबिबिएस जोइन गर्ने बेलासम्म गरिरहनु होइन मैले फाइभ क्लास गर्दा सुरु गरेँ एट क्लासमा ब्ल्याक बेल्ट लगेँ अनि म एट क्लासमा पहिलोचोटि नेसनल गेम खेल्न आएको बिरगन्जमा अनि त्यसपछि होइन सेभेन क्लासमा पढ्दा नेसनल गेम खेल्न आएँ अनि त्यसपछि एट क्लासमा पढ्दाखेरि काठमाडौँ फेरि नेसनल गेम खेल्न आएँ अनि एउटा गेममा ठडा आएको थिएँ एउटामा त्यही पदक विन भएँ त्यसपछि चाहिँ अनि मैले एट क्लासमा बेल्ट लएँ अनि डिग्री लिएँ त्यसपछि मैले जहाँ आफूले खेल्थेँ त्यहाँ चाहिँ ट्रेनिङ गराउँथेँ खेलाडीलाई खेलाउँथेँ र मैले खेलाएका खेलाडीहरू मैले खेलाइरहँदाखेरि मैले खेलाउने त्यो तेक्वान्डो दोजाङ भन्छ त्यो दोजाङले चाहिँ तिनचोटि बाँकी जिल्ला फर्स्ट आयो ह्याट्रिक पनि गर्यो मेरो विद्यार्थीहरूले अनि मेरो विद्यार्थीहरू चाहिँ अन्तर्राष्ट्रिय पनि एक दुईजनाले खेले राष्ट्रियमा चाहिँ अब यो यो के भन्छ थर्ड आएको थियो एकजना सुषमा पौडेल भन्ने केटी यो हजुरको यो अहिले आइसा साके हुन्छ नि अहिले अन्तर्राष्ट्रिय खेलाडी कासिम पदक विजेता उसमा एसियन गेममा उसँग हारेको ए तपाईँको विद्यार्थी हारेको त्यसमा ए महिला पुरुष दुवै तपाईँको चेलाचेली भयो चेलाचेली पुरुषभन्दा धेरै महिला सिक्न आउँथ्यो मसँग र महिलाहरू एकदम राम्रो भएको त्यतिखेर त्यो लेभलमा एकदम राम्रो थियो र अहिले म सम्झिन्छु कि त्यतिखेर र अहिले अहिलेको जेनेरेसन त जस्तो छ अब के भन्ने <laughs> त्यस्तै छ तपाईँको यो चाहिँ मार्सल आर्टको पाटोको कुरा गऱ्यौँ हामीले होइन अब मार्सल आर्ट किन चाहिँदो रहेछ के के हुँदो रहेछ तपाईँले कहाँसम्म उपलब्धि लिनुभएछ यसको जस्तो मैले सोधेँ त्यो चाहिँ तिन कक्षा पढ्दादेखि सिक्नु भएको रहेछ पाँच पाँचदेखि पढ्दाखेरि तिन वर्षको लागि अब अनि त्यसपछि तपाईँलाई डक्टर बन्ने म डक्टर बन्छु जस्तो सोच चाहिँ कति कति क्लासमा पढ्दाबाट आयो म अब आफ्नो रुटिनले पढ्ने हो आफ्नो इफोर्ट दिएर आफ्नो लगाव अनुसार सधैँ पढ्ने मान्छे पढ्ने अब आठ नौ दस क्लास पढियो दस मलाई चाहिँ वास्तवमा भन्ने मार्सल आर्ट खेल्नु पनि सोच चाहिँ के भनेपछि मलाई सानैबाट एकदम अब गाउँ मेरो घर त्यतिखेर अहिले जस्तो बजार बनिसकेको थिएन गाउँ घर थियो त्यहाँ सबैजनाले ठ्याक्कै घर कहाँनिर तपाईँको घर कोलपुर चौरा छ चौराहाभन्दा ठ्याक्कै दुई किलोमिटर उत्तर सुर्खेत जाने बाटोमा मनोकामना चोक भन्ने छ त्यहाँनिर हो त्यतिखेर माहौल के थियो भने सबैजना Indian army British army Nepal army भन्ने अनि अब दाईहरू हामीभन्दा अब अगाडिको जेनेरेसनको दाईहरू सब त्यही बिहान बिहान दौड्ने म पनि तिनीहरूसँग बिहान बिहान दौड्ने दौडेर सोचै त्यही थियो ब्रिटिस आर्मी बन्ने ब्रिटिस आर्मी बन्ने म आठ नौ क्लास पढ्दाखेरि हजुरको इन्डियन आर्मी ब्रिटिस आर्मीमा जे जे क्राइटेरिया हुन्छ त्यो फुलफिल गर्नलाई लागि पर्ने पुरै म नौ नाइन क्लास पढ्ने बेलामा मेरो घरबाट रोहिणी खोला भन्ने ठाउँ छ जान पाँच आउन पाँच किलोमिटर लाग्छ कि दस किलोमिटर दैनिक दौड्ने त्यतिखेर यति फिटनेस राख्ने कि सोच चाहिँ आर्मी बन्ने थियो त्यसपछि एसएलसी दिइसकेपछि अनि घरमा बुवा आमा मेरो बिचमा सल्लाह भयो म चाहिँ तिन महिना पुरै तालिम गरेर एसएलसीको रिजल्ट आउँदा यत्तिकै लाउरेमा सारीमा एकचोटि देखिन्छु भन्ने इच्छा राख्थेँ बुवा आमाले चाहिँ होइन छोरा पढ्नुपर्छ एक्लो छोरा छौ तिमीले यस्तो बलजिप्टी नगरेमा पढ्नुपर्छ भनेपछि ठिकै छ नि त भनेर एघार बाह्र पढियो पढ्ने क्रममा एघार पास गरेँ बाह्र पढ्ने क्रममा बुवाले भन्नुभयो होइन छोरा पढ्नु पर्ने डक्टरै पढ किनकि कमसेकम मेरो बुवाले पढ्नु भएको छैन प्राथमिक त पनि पढ्नु भएन मेरो घरमा अहिले पनि तिन चारवटा भैँसी छ भैँसी पाल्नुहुन्छ अनि बुवाले भन्नुभयो होइन छोरा मैले त पढ्न सकिनँ मेरो हामी दुइटै श्रीमान श्रीमानले पढाएनौँ तर कमसेकम अब यहाँसम्म पढिसक्यो म मर्ने बेला चाहिँ मेरो छोराको नामको अगाडि डाक्टर थपेको हेर्न चाहन्छु तिमी पढ म लगानी गर्छु म पढ त्यो चाहिँ कति कतिमा हुँदाखेरि तपाईँ म बाह्र क्लासमा पढ्दाखेरि बुवाले चाहिँ तिमी पढ छोरा बुवामा के गर्नुहुन्छ मेरो बुवा पहिला व्यापार गर्नुहुन्थ्यो बुवालाई चाहिँ अलिकति अलि धुम्रपान मध्यपान अलिक गर्नुहुन्थ्यो त्यसले गर्दा उहाँलाई यो दमको सिओपिडी हुन्छ त्यो समस्या देखियो र मुखबाट रगतहरू पनि आउनला अनि पछि छोडेर चाहिँ बुवाले सबै कुरा छोडेर घरमा अहिले विशुद्ध खेतीपाती गर्नुहुन्छ तिन चारवटा भैँसी छ घरमा अलिअलि खेतबारी छ त्यहीँ खेतबारी गर्ने कृषि पनि घरमा मजाले भइरहेछ भइरहेछ राम्रो भइरहेछ अनि तपाईँ एउटा मात्र छोरा एउटा छोरा म छोरीहरू पनि दिदी बहिनी दाई भाइ कोही पनि छैन त्यही भएर समस्या भयो त अनि त्यही भएर बुवाले ल छोरा पर भनेपछि पढ्नुपर्ने भयो नि त नत्र त अहिले म सायद अनि बुवाले भनेको आज्ञाकारी भएर मान्नु मान्नुभयो मार्सल आर्टलाई छोड्नुभयो र एमबिबिएस जोइन गर्नु जोइन गरेँ होइन कहाँ जोइन गर्नुभएको थियो मैले तिन महिना यहाँ काठमाडौँमा आएर तयारी क्लास गरेँ त्यसपछि अनि स्कलरसिपमा कि एक वर्ष लस गरेर भन्ने भयो बुवाले भइगयो छोरा अब एक वर्ष लस नगर जे हुन्छ हुन्छ अब पैसा अलिअलि जग्गा छ जग्गा बेच्छु पढ भन्न लाग्नुभयो भनेपछि अनि जग्गा थियो ठ्याक्क बिक्री भयो सबै आफन्तहरूले साथ दिनुभयो त्यतिखेर अलिअलि पैसा गरेर अनि त्यतिखेर नेपाल मेडिकल कलेज घर नजिकै थियो अनि त्यहीँ पढ भन्नुभयो अनि त्यहीँ जोइन गरेँ सजिलै भयो ठुलो खर्च लाग्छ है डाक्टर पढ्न लाग्छ अब अहिले तपाईँ कति वर्ष भयो त्यसरी बुवाले छोरा छोरा यसरी पढ भनेर भन्नुभएको मलाई कति वर्ष अगाडि मलाई भएको दुई हजार बाह्र एघार बाह्र भनेपछि छ वर्ष भयो पुरा छ वर्ष सात वर्ष भयो होइन अब फर्केर अब अहिले हेर्दा तपाईँ अब अब प्रमाणपत्र लिनुभएको डाक्टर हजुर होइन अब अहिले बुवाले भनिरहेको त्यो चिज र अहिले आएर हेर्दाखेरि बुवा तपाईँ सन्तुष्ट हुनुहुन्छ म एकदम सन्तुष्ट छु किनकि मेरो बुवा भनेको मेरो लागि भगवान् हो जसरी अब एउटा कुरा संसारमा अरू मान्छेहरू सबै एउटा मेरो बुझाइ के छ भने जति पनि मान्छेहरू तपाईँसँग जोडिन्छन् कि उनीहरू केही पाउनलाई जोडिन्छन् सायद गुमाउनलाई भलै जोडिँदैन तर पाउनलाई धेरै जोडिन्छन् तर बुवा आमा भन्ने यस्तो चिज हो कि जसले तपाईँलाई निस्वार्थ तपाईँको अन्तिम साससम्म पनि निस्वार्थ माया गर्छ र उनीहरूले सपोर्ट गर्छ मेरो बुवाले पनि मलाई एकदम सपोर्ट गर्नुभयो उहाँलाई चाहिँ सानोबाट इगो हट भयो कि पाहाडमा जुम्लामा बुवा काम गर्ने अनि काम गर्दाखेरि अब मेरो बुवाको चार भाइ ठुलो बुवा टिचर मेरो बुवा घरमै खेतीबारी गर्ने साइलो बुवा सुब्बा अनि कान्छो बुवा पनि खेतीबारी गर्ने अनि बुवालाई चाहिँ अब गाउँमा सबै अब यताउता अब त्यतिखेर सबैले अब अलिकति ठुल्ठुलो जागिर खाइहाले यस्तो गरे बुवालाई चाहिँ एउटा इगो भने भनेपछि कमसेकम मैले पढिनँ तर मेरो छोरालाई चाहिँ म पढाउँछु जसरी हुन्छ पढाउँछु भन्ने तपाईँहरूको एकदम पुर्ख्यौली चाहिँ जुम्ला हो पुर्ख्यौली पछि आउनुभएको त्यतापट्टि हामी पछि आएको अनि डक्टर हुनुभयो अब अचेल कहाँ काम गर्नुहुन्छ त म त्यही नेपालगञ्ज मेडिकल कलेजमा काम गर्छु त्यहाँ आफूले जहाँ पढेँ त्यहीँ अहिले चाहिँ काठमाडौँ आउनुभएको छ यत्तिकै काम विशेषले होइन यो चाहिँ तपाईँको मार्सल आर्टको कुरा गऱ्यौँ चिकित्सा सेक्टरको कुरा गऱ्यौँ साहित्यको पनि कुरा गरौँ अब होइन साहित्यमा तपाईँले के के विधामा कलम चलाउनुहुन्छ त <clears throat> मैले चाहिँ सुरुवाती विधामा गजल नै लेख्छु हेर्नु गजल लेख लेख्छु गजल नै लेखिरहेछु त्यसपछि चाहिँ बिचमा एक दुईवटा कविता पनि लेखेँ एउटा मेडिकल कलेज अन्तर मेडिकल कलेज स्टेरियो कविताको प्रतियोगिता थियो त्यसमा थर्ड पनि आइयो गजल प्रतियोगितामा त्यही मध्यपश्चिमाञ्चल स्टेरियो थियो महेन्द्रभूमि क्याम्पसमा त्यहाँ फर्स्ट पनि आएँ अनि त्यसपछि अनि अस्ति भर्खरै आजभन्दा लगभग तिन चार महिना अगाडि कोलपुर नगरपालिकाले पहिलोचोटि गजल कविता प्रतियोगिता गर्थ्यो त्यसमा पनि फर्स्ट आए अनि म गजल लेख्छु कविता फाटोफुट्टो लेख्छु त्यसबाहेक चाहिँ म लेखहरू लेख्थेँ मैले किनकि मैले आफूले खेलकुदको बारेमा मैले पाँच छ वर्ष खेलकुदमा लागिरहेको सबै कुरा थाहा थियो कि त्यो विषयलाई लेखेर मैले चाहिँ टेक्वान्डो खेल विषयको सङ्गिना वैद्य दीपक विष्ट जस्तो अब राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन भइसकेको खेल हो त्यो टेक्वान्डो जसले नेपालको नाम पनि रासन गरेको त्यो खेलमा अहिले जसरी पोलिटिक्स घुसेर एकदमै ध्वस्त भयो त्यो विषयमा मलाई अब तिन चार वर्ष आफूलाई सबै थाहा छ अब चुप लागेर बसिरहन मन लागेन मैले आर्टिकलहरू त्यहीँको नागरिक पश्चिम मिडिया हुन्छ त्यहीमा धेरै लेखेँ आर्टिकलहरू त्यसबाहेक कथाहरू पनि लेख्छु कविता कथा गजल लेखहरू लेख्छु यो साहित्यको सबै विधामा अलिअलि अलिअलि <laughs> कलम चलाउनुहुन्छ है कुनै पुस्तक पनि निकालिसक्नु भएको छ मैले निकालेको छैन मैले अहिलेसम्म निकालेको छैन अब सायद सम्भवतः अब सबै वातावरणले साथ दियो भने यसै वर्षतिर म गजल सङ्ग्रह एउटा गजल तपाईँको सुनाउँ त अब यति कुरा गरिसकेपछि त साहित्य त फेरि सुन्नु पनि पर्यो होइन तिम्रो हुकुम तिम्रो हुकुम अचेल सरकार भएको छ तिम्रो हुकुम अचेल सरकार भएको छ यो दिलमा यति धेरै भार भएको छ तिम्रो हुकुम अचेल सरकार भएको छ यो दिलमा यति धेरै भार भएको छ हरेक मृत्युको यसरी नै खबर ल्याउनु हरेक मृत्युको हरेक मृत्युको यसरी नै खबर ल्याउनु अचेल आर्यघाट पनि त बेरोजगार भएको छ हरेक मृत्युको हरेक मृत्युको यसरी नै खबर ल्याउनु अचेल आर्यघाट पनि त बेरोजगार भएको छ यो ढिलमा किन यति धेरै भार भएको छ हिजो अहिले अलिकति राजनीति जोरे हिजो जसका विरुद्ध हतियार उठाइयो हिजो हिजो जसका विरुद्ध हतियार उठाइयो हिजो जसका विरुद्ध हतियार उठाइयो आज भोलि उसैसँग बहुत प्यार भएको छ हिजो जसका विरुद्ध हतियार उठाइयो आजभोलि उसैसँग बहुत प्यार भएको छ यो दिलमा किन यति धेरै भार भएको छ बरु बरु सक्छौ बरु सक्छौ मिलाइदेऊ यो खोलीको दुई किनार बरु सक्छौ बरु सक्छौ मिलाइदेऊ बरु सक्छौ मिलाइदेऊ यो खोलीको दुई किनारा यो ढुङ्गा मात्रै छ वारपार भएको छ बरु सक्छौ मिलाइदेऊ खोलीको दुई किनार यो ढुङ्गा मात्रै सदियौँदेखि वारपार भएको छ यो दिलमा किन यति धेरै भार भएको छ मेरो मेरो शिर काटिएको आँखाले हेर्नु छ तिम्रो उत्सव मेरो मेरो शिर काटिएको मेरो शिर काटिएको आँखाले हेर्नु छ तिम्रो उत्सव धैर्य गर यार बल्ल तल्ल मेरो हार भएको छ शिर काटिएको आँखाले हेर्नु छ तिम्रो उत्सव धैर्य गर यार बल्ल तल्ल मेरो हार भएको छ तिम्रो हुकुम अचेल सरकार भएको छ यो दिलमा किन यति धेरै भार भएको छ धन्यवाद मिठो गजलका गजलकार डाक्टर देवेन्द्र आचार्यको आवाजमा हामीले यो गजल सुन्यौं उहाँ गजलकार मात्रै हुनुहुन्न मेडिकल को एउटा विद्यार्थी एमबीबीएस पास गरिसक्नु भएको र एउटा डाक्टरको प्रमाणपत्र लिएर कोवलपुर मेडिकल कलेजमा होइन त त्यहाँ कार्यरत डाक्टर देवेन्द्र आचार्य हामीसँग आज हुनुहुन्छ उहाँ मार्सल आर्टका खेलाडी पनि ब्याचलर बराबर हुन्छ अरे थ्री डन <laughs> होइन मलाई यो ठ्याक्कै त्यो मार्सल आर्टको चाहिँ स्तरहरू थाहा छ कति कति हुन्छ भन्ने यो सबै चिजबाट अगाडि आउनुभएको होइन डक्टर चाहिँ तपाईँको मूल होला अझ बुवाले भन्नुभएको हुनाले होइन अघि भन्नुभयो नि बुवालाई म भगवान् मान्छु बुवाले भन्नुभयो त्यसकारण म डक्टर बन्नलाई पहल गरेँ भनेर भन्नुभयो डाक्टर धेरै छन् अब नेपालमा हिजो हिजो अस्ति जस्तो कम डाक्टर छैनन् होइन अब त अलिक फरक भयो भने मात्रै प्रचलित होइन्छ होला अनि धेरै पैसा कमाउन सकिने अथवा धेरै ठाउँमा सेवा गर्न सकिने धेरैतिर नाम विशेष त नामकै चर्चा हुन्छ जे जे सेक्टरमा पनि नाम कमाउन सकिने बनिन्छ होला कसरी फरक डाक्टर बन्ने अब यस्तो छ मैले एनालाइसिस गर्दा के मलाई के लाग्छ भनेपछि जस्तो हामी डक्टर पढेकाहरूमध्ये पनि जसले समाज बुझेको छ जसले देश बुझेको छ जसले मान्छेको मान्छेलाई जसले मान्छेलाई पढ्न सक्छ जसले किताब पढेर होइन कि जसले मान्छेलाई पढ्न सक्छ नि त्यो चाहिँ अबको दिनमा सफल डक्टर हुन्छ जस्तो लाग्छ मलाई जसले समाज देश र मान्छेलाई मान्छेलाई पढ्न सक्छ त्यो नै सफल डक्टर हुन्छ जस्तो लाग्छ मलाई रोग त सबैले किताब पढ्ने एउटै विश्वभरिको सबैले तर अब हाम्रो समाजमा हामीले देखिरहेछौँ अब सबै बिरामीलाई एउटै तहले हेरेर पनि हुन्न कोही धनी हुन्छ कोही गरिब हुन्छ अब उसको रोग पहिले पत्ता लगाइसकेछ अब हामीले बेकारमा अरू थप इन्भेस्टिगेसन भन्छ अरू किन गराउने भनेर एकदम हुन्छ नि अब मान्छेलाई चाहिँ अलिकति बुझेर मान्छेको अलिकति फिलिङसँग बुझेर <laughs> मान्छेले कस्तो खोजिरहेछ त डक्टरले औषधि मात्र लेखेर भएन त्यो अनुसारको बिरामीलाई काउन्सिलिङ पनि गर्नु पर्यो रोगको बारेमा जानकारी दिनु पऱ्यो रोगको बारेमा जानकारी दिएर रोगको बारेमा जानकारी दिएर त्यसको के कारणले रोग लाग्छ के के गरेपछि निको हुन्छ र त्यो रोगले गर्दा भोलि के असरहरू पर्न जान्छ मान्छे तपाईँ मान्छेलाई भनेर बुझाएर काउन्सिलिङ गरेर जसले उपचार गर्छ त्यो चाहिँ अबको दिनमा योग्य बन्छ जस्तो लाग्छ मलाई एमडी कहिलेबाट सुरु हुन्छ तपाईँको मैले अब एक दुई वर्ष काम गर्छु एक डेढ वर्ष त्यो गर्नै पर्ने हुन्छ हो कि सिधै पढे पनि एक वर्ष अनिवार्य काम गर्नुपर्छ तर अब एक दुई एक डेढ वर्ष काम गर्छु त्यसपछि अनि अब एमडी गर्छु भन्ने लक्ष्य छ एमडी गर्छु भन्ने लक्ष्य छ ढिलो चाँडो होला तर गर्नु चाहिँ गर्नुपर्छ भन्ने छ लक्ष्य अब मलाई सोध्न मन लाग्यो डाक्टर देवेन्द्र आचार्यले यति राम्रा कतिवटा प्रतिभा रहेछन् कहिलेकाहीँ गीत पनि गाउनुहुन्छ कि क्या हो गीत त्यति होइन अलिअलि कहिले कसो गुनगुनाइन्छ अहिले त सकिँदैन होला अहिले एउटा गीत छ आफैले लेखेको गीती गजल टाइपको गाउँ कि नगाउँ गाउनु न कस्तो छ ल त सुनाउ लुकाएर तिमीले फुलको गहना के पायो देखाई भुलको गहना लुकाएर तिमीले फुलको गहना के पायो देखाई भुलको गहना दुनियाँको पापी नजर तिमीतिरै हो दुनियाको पापी नजर न नसरमाउनु चोरलान् है कुलको गहना के पायौ देखाई भुलको गहना त्यो गल्लीले पनि के के भन्छ मलाई त्यो गल्लीले पनि के के भन्छ मलाई नहाना नयनले सुलको गहना के पायो देखाई भुलको गहना अन्तिम शेरमा छु यो मन दुखाएर फेरि छर्के लाग्यो यो मन दुखाएर फेरि छड्के लाग्यो नभुल्नु तिमीले भुलको गहना लुकाएर तिमीले फुलको गहना के पायौ देखाई मुलको गहना धन्यवाद बहुमुखी प्रतिभा डाक्टर देवेन्द्र आचार्य गुनगुनाउन पनि सक्नुहुन्छ आफ्नै शब्दमा मार्सल आर्टका खेलाडी हुनुहुन्छ गजलकार साहित्यकार र मेडिकल विद्यार्थी विशेष गरी एमबीबीएस अहिले सकिसक्नु भएको अब विद्यार्थी मात्रै भनिरहनु पाइएन तपाईँलाई पाइएन अब तपाईँलाई यो हाम्रो कुराकानी सुनिसकेपछि कसैले सम्पर्क गर्न खोज्नुभयो भने कसरी गर्ने मलाई सम्पर्क गर्दा मेरो फेसबुक आइडी छ Devendra D E V e e N D R Devendra S C R Y Acharya मलाई फेसबुकमा रिक्वेस्ट पठाउन सक्नुहुन्छ मलाई इन्स्टाग्राममा पनि छ देवेन्द्र आचार्य नै छ मैले ट्विटर पनि चलाउने गरेको छु देवेन्द्र आचार्य नै छ अनि मेरो मोबाइल नम्बर पनि छ मेरो मोबाइलमा सिधै सम्पर्क गर्नुहुन्छ सम्पर्कको लागि nine eight six eight nine two three six nine zero nine eight six eight nine two three six nine zero सम्पर्क गर्न सक्नुहुन्छ एकदमै ल अब म हार्दिक धन्यवादका साथ तपाईँलाई एउटा गजल अर्को वाचन गर्न लगाउँछु यो गाएको सुनियो मलाई वाचन अर्को सुन्नु मन लागिरहेको थियो यो सुने सुन्छौँ हामी अलिकति यो मेडिकल फिल्डकै गजल गरौँ है मैले चाहिँ यो गजल लेख्दाखेरि म आफूलाई एकदमै टच भएर लेखेछु किनकि यो गजल लेख्दै गर्दा मेरो बुवा म आफै त्यहाँ पढ्दै थिएँ एमबिबी एसिस्टेन्ट थिएँ मेरो बुवा हस्पिटलमा भर्ना हुनुभएको थियो कि भर्ना हुनुभयो त्यतिखेर लेखेको हो मैले अलिकति कस्तो सम्झिन सम्झिन खोजिरहेको छु है तिम्रो याद तिम्रो याद दिलमा सजाउनु अगाडि तिम्रो याद दिलमा सजाउनु अगाडि म धेरै रोएँ तिनै चिज जलाउनु अगाडि तिम्रो याद तिम्रो याद दिलमा सजाउनु अगाडि म धेरै रोएँ तिनै चिज जलाउनु अगाडि तारिख तारिख बोकेर थाके मेरा हजुरबा तारिख तारिख बोकेर थाके हजुरबा मैले सोच्नु छ सन्तान जन्माउनु अगाडि तारिख बोकेर थाके मेरा हजुरबा मैले सोच्नु छ सन्तान जन्माउनु अगाडि म धेरै रोए तिनै चिज जलाउनु अगाडि बदलामा बदलामा तम्सेका छन् एक खुल गुलाबहरू बदलामा बदलामा तम्सेका छन् एक खुल गुलाबहरू तिमीलाई तिमीलाई बगैँचामा उभ्याउनु अगाडि बदलामा तम्सेका छन् एक खुल गुलाबहरू तिमीलाई बगैँचामा उभ्याउनु अगाडि म धेरै रोएँ तिनै चिज जलाउनु अगाडि अन्तिम शेर यो शेरले समग्र गजललाई मैले यसैमा प्रतिनिधित्व छु मेरा बा मेरा बा मेरा बा आफै बिरामी परेका छन् मेरा बा मेरा बा आफै बिरामी परेका छन् मेरा बा आफै बिरामी परेका छन् छोरोलाई म छोरोलाई डाक्टर बनाउनु अगाडि मेरा बा आफै बिरामी परेका छन् छोरोलाई डाक्टर बनाउनु अगाडि तिम्रो याद दिलमा सजाउनु अगाडि म धेरै रोएँ तिनै चिज जलाउनु अगाडि धन्यवाद हस् डाक्टर देवेन्द्र आचार्य धेरै धेरै धन्यवाद तपाईँलाई एउटा इरानी चरा सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल समय आउला नआउला भन्न सकिन्न समय आउला नआउला भन्न सकिन्न कोपिला फूल बलाउला पलाउला भन्न सकिन्न जल्लादले यसरी हत्या गरिरहेछ जल्लादले यसरी हत्या गरिरहेछ भोलि छोरो झुण्ड्याउला भन्न सकिन्न कोपिला फूल पलाउला भन्न सकिन्न यो दूरबाट आएको कस्तो सन्देश हो यो दूरबाट आएको कस्तो सन्देश हो बा आमालाई सिद्ध्याउला भन्न सकिन्न कोपिला फूल पलाउला भन्न सकिन्न म टोकी बालेर अन्धकार चिर्दैछु म टोकी बालेर अन्धकार चिर्दैछु मेरा दुवै आँखा बिजाउला भन्न सकिन्न कोपिला फूल पलाउला भन्न सकिन्न जिन्दगी त्यागेर डाक्टर बनेको छु जिन्दगी त्यागेर डाक्टर बनेको छु कति जिन्दगी बचाउला भन्न सकिन्न समय आउला नआउला भन्न सकिन्न कोपिला फूल पलाउला भन्न सकिन्न डाक्टर देवेन्द्र आचार्यको यो गजल वाचन सँगसँगै तपाईँलाई उज्यालोको रात्रि प्रसुति बुलबुलमा फेरि स्वागत छ बुलबुलमा आज हामी बाँके कोलपुरका डाक्टर देवेन्द्र आचार्यसँग छौं र उहाँकै गजलबाट मैले शुरूआत गरे उहाँ एउटा मार्शल आर्टिस्ट त्यसै गरी गजलकार अनि medical related doctor Devendra Acharya Devendra ji तपाईँलाई फेरि स्वागत छ कार्यक्रममा धन्यवाद सर हामीले अघिल्लो चरणमा कुराकानीको क्रम धेरै गऱ्यौँ म दुई तिनवटा गजल लस्करै तपाईँको सुन्न खोज्दैछु एउटा एउटा सुनाउनुहोस् त पहिला त्यसपछि थोरै कुरा गर्ने अनि फेरि गजल सुन्ने थोरै कुरा गर्ने फेरि गजल सुन्ने गर्नु पर्यो सफरमा सफरमा आगो र पानी थियो सफरमा आगो र पानी थियो बचेको यही जिन्दगानी थियो सफरमा आगो र पानी थियो बचेको यही जिन्दगानी थियो सपना सपना आउन डराइरहेछ सपना आउन डराइरहेछ गोली र राइफलको सिरानी थियो बचेको यही जिन्दगानी थियो यो रात यो रात र दिन मिलाउन खोज्दा यो रात यो रात र दिन मिलाउन खोज्दा हर बखत बीचमा बिहानी थियो यो रात र दिन मिलाउन खोज्दा हर बखत बीचमा बिहानी थियो बचेको यही जिन्दगानी थियो गजलको अन्तिम शेरमा छु म म म वर्षौँ पछि घर आएको छु म म वर्षौं पछि घर आएको छु आउँदा सबथोक खरानी थियो म वर्षौं पछि घर आएको छु आउँदा सबथोक खरानी थियो सफरमा आगो र पानी थियो बचेको यही जिन्दगानी थियो धन्यवाद साह्रै मिठो गजलहरू मिठा छन् तपाईँका तपाईँलाई यस्तो शेर लेख्नको पछाडि कसैको अहिले तपाईँले कतिको नाम पनि लिनुभयो कसैको प्रभाव होला अरूहरूका शेर पनि कहिले काहीँ यसो मुखाग्री फ्याट्टै भनिदिनु जस्तो लाग्ने गरी आउँछ आउँछ मलाई कपिल अन्जान दाईको गजलको शेरहरू एकदम याद आउँछ त्यो आधी हुरी कति भयानक थियो त्यो आधी हुरी कति भयानक थियो समयको छुरी फुरी कति भयानक थियो तपाईँ आफै अनुमान गर्नुहोस् मसँग कलम थियो दुश्मनसँग खुकुरी कति भयानक थियो <laughs> यस्तै अलिअलि कहिलेको कपिलजीको सेयर यो तपाईँ यहाँ सम्झिनुहुन्छ त्यसरी है आफूलाई मन परेको सेयरहरू यादमा आउँछन् मेडिकल पढिरहँदाखेरि त पाँच वर्ष लाग्यो होला एमबिबिएस पढ्दा होइन अब सबै सकाउँदा छ वर्षै लाग्यो होला हजुर बिचमा कति साथीहरूलाई गजलकार पनि बनाइयो गजलकार त बनाइएन मैले नेपालगञ्ज मेडिकल कलेजमा म त्यहाँ पढ्दै गर्दाखेरि कवि नवराज स्वाजुललाई ल्याएर कवि नवराज स्वाजुलको कविता कन्सर्ट गरेँ मैले मेडिकल कलेजमा तिन चार पटक अनौपचारिक कार्यक्रमहरूमा कपिल अन्जान दाई लगायत दुई चारजना गजलकारलाई लगेर डक्टरहरूको माझमा गजल सुनाउने एउटा वातावरण मिलाए र मेडिकल कलेजमा चाहिँ एउटा साहित्यिक माहौल एकजना जोस् कोलपुरको साहित्य र मेडिकल कलेजलाई चाहिँ जोड्नमा अलिकति केही न केही एउटा मिडिएटरको रूपमा काम गरे त्यसले मतलब अरू त्यो सुन्नेहरूलाई प्रभाव त पार्यो होला निकै एक गजल भने यस्तो हुँदो रहेछ भनेर पछि तपाईँसँग कुरा गर्नुभयो होइन गजल भनेको यस्तो हुँदो रहेछ अनि सुन्नेहरूलाई प्रभाव पार्यो जस्तै मेरो एकजना साथी थियो प्रकाश तिमी सिन्हा भन्ने उसले लेख्न सुरु गर्यो अनि त्यस्तै जुनियर भाइहरू थिए उनीहरूले कमसेकम अब उनीहरू अब यो मेडिकल फिल्डै टफ हुन्छ पढाइ अब यो पढाइ बाहेक बाहिरी संसार थाहा थिएन कमसेकम गजल भनेको यस्तो गजलकारहरू यहीँ हुन् गजल यसरी लेखिँदो रहेछ है खास गजल भनेको यो रहेछ भन्ने कुरा उनीहरूले अब गजल भनेपछि मान्छेको कन्सेप्टमा के थियो भनेपछि ए रक्सी खायो दारू खायो लेख्ने जे आउँछ त्यो होइन यस्तो वर्णन गर्ने जे पाए त्यही हुन्छ भन्ने थियो कमसेकम त्यो भ्रमबाट उनीहरूलाई मुक्त गराउन सफल भयो भनौँ राम्रो विचार अर्को एउटा गजल सुनाउनुहोस् त तपाईँको अब हामी गजल सुन्दै कुरा छोटो छोटो गर्दै गर्ने यो चरणमा भनेको छु मैले छ मैले यो अहिले एकदमै यो यो बारी पहिरोहरू गइरहेको छ यतिखेरै पहिला बारी पहिरोहरू गएको बेलामा लेखेको थिएँ पहिले पहिले संसारलाई आफ्नो बनाउनु छ पहिले पहिले यो संसारलाई आफ्नो बनाउनु छ अनि बुद्धको देश पनि चियाउनु छ पहिले पहिले यो संसारलाई आफ्नो बनाउनु छ अनि बुद्धको देश भनी चिनाउनु छ हतियार उचालेर जितिँदैन क्रान्ति हतियार हतियार उचालेर झिटिँदैन क्रान्ति अब सिमानामा गएर पाखुरा चलाउनु छ अनि बुद्धको देश भनी चिनाउनु छ लेखेर लेखेर राख्नु सरकार तिमीले पनि लेखेर लेखेर राख्नु सरकार तिमीले पनि ती लासहरूको पर्खाल सजाउनु छ लेखेर राख्नु सरकार तिमीले पनि ती लासहरूको पर्खाल सजाउनु छ अनि बुद्धको देश भनी चिनाउनु छ प्रकृति पनि धावा बोल्दैछ यहाँ यो यो प्रकृति पनि प्रकृति पनि धावा बोल्दैछ यहाँ यो प्रकृति पनि धावा बोल्दैछ यहाँ अब आकाशमाथि ततबन्ध उठाउनु छ प्रकृति पनि धावा बोल्दैछ यहाँ अब आकाशमाथि ततबन्ध उठाउनु छ अनि बुद्धको देश भने चिनाउनु छ अन्तिम शेर सारा सारा विधुवाहरू जम्मा गरेर अब सारा विधुवाहरू जम्मा गरेर अब आफ्नै सिन्दुरको चिहान खनाउनु छ अनि बुद्धको देश भने चिनाउनु छ पहिले संसारलाई आफ्नै बनाउनु छ धन्यवाद तपाईँ गजल कतिको फ्रिक्वेन्टली लेख्नुहुन्छ अहिलेसम्म कतिवटा पुग्यो होला कतिको फ्रिक्वेन्टली लेख्नुहुन्छ अहिलेसम्म गजल लेखेको त डेढ दुई सय पुग्यो होला तर आफूलाई मनपर्ने सबै गजलहरू मन पर्दैनन् कतिले छुन्नन् अब लेखम भनेर लेखेको गजल खासै राम्रो हुँदैन जब मनमा आउँछ अनि मात्रै मनमा आउँछ फिलिङ टच गर्यो त्यसरी आएको गजल कतिवटा सेयर आउँछ पहिला मनमा आउँदा मनमा आउँदा एक सेर मात्र आउँछ एक सेर मात्र आउँछ है त्यहीँबाट सुरु हुन्छ त्यहाँबाट सुरु हुन्छ भनेको हिँड्दा डुल्दा मलाई प्रायःसम्म ड्राइभिङ गर्दा सोध्छु फुर्छ त्यति बेला म बाइक चलाउँदाखेरि अब लामो यात्रा भयो भनेपछि अनि त्यतिखेर चाहिँ ठ्याक्क क्लिक गऱ्यो भनेपछि देखिरहेको छु बाटोमा केही चिजहरू ठ्याक्क क्लिक गऱ्यो भनेपछि अनि त्यसलाई चाहिँ थेम बनाएर बाँकी अरू सेयरहरू सबै त्यसै प्रायः जसो म जति गजलहरू लेखेका छन् प्रायः जसो बाइक चलाउँदाखेरि आएका गजलहरू हो र ए यो चाहिँ नयाँ कुरो थाहा भयो <laughs> बाइक चढ्दा बढी गजल फुरेछ बाइक चढ्दाखेरि अब म साथी भयो भने त अब गफ गर्दै बिस्तारै हिँड्छु म अरू जस्तो बिस्तारै चलाउँछु चलाउने बेलामा अनि ठ्याक्क यताउता देख्छु सबै कुराहरू अनि ठ्याक्क अब के गरौँ के हुन्छ एक्लै भइन्छ नि त अनि ठ्याक्क आइहाल्छ केही न केही क्लिक हुन्छ अनि अर्को एउटा गजल सुनाउनु सबै एउटा मात्रै गजल सुनाउने समय छ है सबैभन्दा तपाईँलाई चित्त <laughs> बुझेको मन परेको राम्रो लागेको अथवा छ्याट्टै यो चाहिँ पढाउँ त जस्तो लाग्यो भने त्यही तपाईँको आफ्नो इच्छा अनुसारको एउटा गजल सुनाऊ अब हुन्छ बुलबुलमा डाक्टर देवेन्द्र आचार्यको गजल अब एउटा सुन्छौँ हामी म जुम्ला जाँदाखेरि मैले लेखेको गजल हो यो तपाईँको पुर्ख्यौली थलो जाँदा किनकि काठमाडौँमा अहिले पनि हेर्ने हो भनेपछि हामीले यो एमडी मेडिकल एमबिबिएस पछि एमडीको तयारी गर्नको लागि डक्टरहरू फालाफाल छन् अहिले एम मेडिकल अफिसरको लागि काठमाडौँमा जागिर खोज्नलाई मरिहत्ते छ तर गाउँमा गयो भने डक्टर छैन जुम्लामा एउटा त्यत्रो जनसङ्ख्या छ एकजना डक्टर पनि छैन अनि मलाई आउनेवाला गाडीमा क्लिक भएको गजल यो गाडीमै हो ऊ आफ्नै पारामा रमाउँछ ऊ ऊ आफ्नै पारामा रमाउँछ र पो यो सारा मेहफिल जमाउँछ ऊ आफ्नै पारामा रमाउँछ र पो सारा यो मेहफिल जमाउँछ सबै गाडीहरू इन्धनले नै चल्छन् सबै गाडीहरू इन्धनले नै चल्छन् चालकले त केवल दिशा समाउँछ सबै गाडीहरू इन्धनले नै चल्छन् चालकले त केवल दिशा समाउँछ र पो मेहफिल यो जमाउँछ तिम्रो तिम्रो सौन्दर्यले नहल्लिने को छ र यार तिम्रो तिम्रो सौन्दर्यले नहल्लिनेको छ र तिम्रो सौन्दर्यले नहल्लिनेको छ र यो भूकम्पले पो के पृथ्वी हल्लाउँछ तिम्रो सौन्दर्यले नहल्लिनेको छ र यो भूकम्पले पो के पृथ्वी हल्लाउँछ र पो मेहफिल यो जमाउँछ अन्तिम शेर मेरो गाउँमा मेरो गाउँमा मेरो गाउँमा उपचारको अभाव छ मेरो मेरो गाउँमा उपचारको अभाव छ सरकार सरकार बेरोजगार डाक्टर मात्रै जन्माउँछ मेरो गाउँमा उपचारको अभाव छ सरकार बेरोजगार डाक्टर मात्रै जन्माउँछ ऊ आफ्नै पारामा रमाउँछ र पो मेहफिलले जमाउँछ यो एउटा डाक्टरको गजल भनेर मैले फेरि दोहोऱ्याएँ तपाईँको यो हेरिसकेपछि हामीले नपढेका गजल कुन छन् अब यो यो पनि पढेको छैन जस्तो लाग्छ मलाई होइन अब मैले क्लोजिङ गर्दाखेरि मलाई वाचन गर्नको लागि एउटा गजल तपाईँले दिनुहोस् र हामी अब बिस्तारै विदा हुन्छौँ हस् डाक्टर देवेन्द्र आचार्य हाम्रो कार्यक्रममा आउनुभयो यति मिठा कुराकानी राख्नुभयो मिठा कुराकानी नै गरियो गजलहरू पनि सुनियो तपाईँलाई हार्दिक धन्यवाद धन्यवाद सर एकदम मलाई यहाँसम्म उज्यालो बुलबुलसम्म ल्याएर मेरा अनुभवहरू मेरा दुई चारवटा गजलहरू सुनाउने अवसर दिनुभएकोलाई म उज्यालो रेडियो नेटवर्क परिवारप्रति र विशेष गरी हजुरप्रति एकदमै आभारी छु हवस् त आजको रात्रि बुलबुलबाट उत्पादन सहयोगी सङ्घर्ष विष्ट र म अच्युत घिमिरे डाक्टर देवेन्द्र आचार्यको एउटा गजल वाचन गर्दै शुभरात्रि भन्छौँ मनभित्रको रहर देखेर मान्छे आओस् मनभित्रको रहर देखेर मान्छे आओस् मलाई लाग्छ यो घर देखेर मान्छे आओस् एक दिन यो सारा पृथ्वी ध्वस्त हुनेछ एक दिन यो सारा पृथ्वी ध्वस्त हुनेछ त्यसपछिको खण्डहर देखेर मान्छे आओस् मलाई लाग्छ यो घर देखेर मान्छे आओस् अदालतमा न्यायाधीश पनि त कुरिरहेछन् अदालतमा न्यायाधीश पनि त कुरिरहेछन् सजायको कर देखेर मान्छे आओस् मलाई त लाग्छ यो घर देखेर मान्छे आओस् मलाई यस कारण मर्ने रहर छ मलाई कारण मर्ने रहर छ मृत्यु पश्चातको अवसर देखेर मान्छे आओस् मनभित्रको रहर देखेर मान्छे आओस् मलाई लाग्छ यो घर देखेर मान्छे आओस् बुलबुल एउटा इरानी चरा बुलबुल